ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा ठेकेदार कम्पनीले सडक निर्माणका लागि आवश्यक ढुङ्गा बालुवा खोलाबाट झिक्न नपाएपछि बेरगन्ज ठोरी हुलाकी सडकको काम प्रभावित भएको छ मन्त्री परिषदले अनुमति दिए पनि चितवन राष्ट्र नेकुञ्ज प्रशासनले सिकारीबास खोलाबाट ढुङ्गा बालुवा झिक्न नदिएपछि काम प्रभावित भएको हो झन्डै डेढ वर्षसम्म मुआब्जाको विवाद चलेपछि भारतीय ठेकेदार कम्पनी भेसुवाले करिब तिन महिना सडकको काम सुरु गरेको थियो सडक विभाग हुलाकी राजमार्ग आयोजना बेरगन्ज कार्यालयका इन्जिनियर सेवेन्द्र झाले निकुञ्ज प्रशासनले सिकारीवास खोलाबाट गिटी बालुवा झिक्न वातावरणीय प्रभाव अध्ययन गराउनुपर्ने अडान लिएपछि तत्कालका लागि काम प्रभावित भएको बताउनुभयो पाल्पाको तानसेन नौ पद्मेटारीदेखि तिर्तुङ धारा नौको पेप्लेसम्मको साढे दुई किलोमिटर मोटर बाटो स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरेका छन् नगरपालिका र गाविसको सहयोग नपाएपछि उनीहरूले आफै पैसा उठाएर बाटो निर्माण गरेका हुन् मोटर बाटो निर्माण गर्न पाँच लाख एघार हजार पाँच सय लागेको स्थानीय चुनामणी बस्यालले बताउनुभयो स्थानीयवासीबाट तिन लाख अठासी हजार सङ्कलन गरिएको थियो नपुग एक लाख तेइस हजार ऋण लागेको उहाँले बताउनुभयो तानसेन नगरपालिकाले प्राविधिक सहयोग गरेको छ पद्मेटारीदेखि अन्यन्तर जाने मोटर बाटो भने दस अघि नै निर्माण भइसकेको थियो कैलाली मलाखेती राजमार्ग खण्डमा से एक प उनपचास सोह्र नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार सफी उद्दिनको मृत्यु भएको छ प्रहरीका अनुसार हिजो दिउँसो मोटरसाइकल चालक गोदाबारी गाविस पाँचका तेइस वर्षीय श्रवण कठायतले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 नमस्कार ट्राफिक खबर